ऐतिहासिक धार्मिक तथा पर्यटकीय यी तिनै दृष्टिकोणबाट अति नै महत्त्वपूर्ण र गरिमामय स्थान राख्ने बुढा नीलकण्ठ नारायण स्थान मन्दिरका बटुक रामकुमार ढकाल ईश्वर अधिकारी कमल धिताल र उनीहरूका साथीहरूद्वारा गायन गराइएका यी वेदवाणीसितै श्री महागणपतिप्रति नतमस्तक भई कविताङ्गन डट कमको आठौँ श्रृङ्खलामा स्वागत गर्दछु प्रिय साहित्य रसिक भावकवर्गलाई स्वीकार्नुहोस् अभिवादन यो तुङ्गनाथको आश्वासनको खोलो बगाउने आश्वासन बाँड्ने हाम्रो प्रवृत्तिलाई इङ्गित गर्ने खालको एउटा कविता कन्हैयालाल नन्दनको यहाँ वाचन गर्न लागिरहेछु नदी की कहानी कभी फिर सुनाना नदी की कहानी कभी फिर सुनाना मैं प्यासा हूँ दो घूंट पानी पिलाना मैं प्यासा हूँ दो घूंट पानी पिलाना प्रिय भावक मित्रहरू यहाँहरू हुनुहुन्छ कविताङ्गन डट कमको प्रस्तुति काव्य वैखरीमा जो चाहिँ अन्तर्जालोको माध्यमबाट अमेरिकाको टेक्सास राज्यको डालसबाट प्रसारित भइरहेको छ नेपाली भाषा साहित्यमा विशिष्ट योगदान पुर्याउने आदिकवि भानुभक्तलाई सम्झिने क्रममा आज उनको भक्तमालाबाट केही हरफ यहाँ वाचन गर्न लागिरहेछु प्रतिज्ञा मैले यो यमसित गर्या अबता सीताराम भजन्या छु विषयहरूमा छाडी ममता प्रतिज्ञा सो बिर्सिकन जनधनै खोजी डुलियो सीताराम भजन्या हो शिव शिव उसै आज भूलियो सीताराम भजन्या छु भनिकन प्रतिज्ञा अघि गरी गया कोस आइस कति दिन भजिस भन अघि सरी यसो भन्लन् ख्वामित मकन यमराज त्यस बखतमा कसो भन्नु मैले भुलिकन रया यस बखतमा गयो बालक कलको बयपनि पनि उसै बाल रसले यसै रितले यौवन पनि बिति गयो मोह बसले भयो वृद्धावस्थाजपनि भजि मनले कसो गर्णन् ख्वामित मकनयमकादूतरुले कसो गर्णन् ख्वामित मकन यमका दूतहरूले धन्यवाद आज हामीले साहित्यकार भीमनिधि तिवारीका कविता वाचन गर्न लागिरहेका छौँ साहित्यकार भीमनिधि तिवारीका बारेमा भन्नुपर्दा साहित्यका विभिन्न विधामा हात चलाउने अर्का साहित्यकार भीमनिधि तिवारी हुन् साहित्यका क्षेत्रमा प्रवेश गरेर खण्डकाव्य कविता र गजलहरू पनि उनले लेखेका छन् सामाजिक नाटककार र कथाकार समेत भएकोले उनका कवितामा सामाजिक तत्त्वको अंश बढी छ समाजका कुरीतिहरू र जीवन जगतका बेमेल कुराहरूको वर्णन गर्दा उनका कवितामा हाँस्य र व्यङ्ग पर्याप्त पाइन्छ र यस्ता कवितामा विद्रोहको स्वर पनि समाविष्ट हुन्छ मित्रहरू यी हरफहरू हुन् साझा कविताका सम्पादक चुडामणि बन्दुज्यूका जसका केही वाक्यांश मैले हाम्रो विगतको पाँचौँ श्रृङ्खलामा कवि शिरोमणि लेखनाथ पौड्यालको बारेमा केही भन्दाखेरि सापटी लिएको थिएँ जसलाई यहाँ भनिदिन प्रष्ट पारिदिन सान्दर्भिक लाग्यो र आज हामी वाचन गर्न गइरहेका छौँ कवि भीमनिधि तिवारीज्यूका केही कविताहरू प्रस्तुत छ कविता दागबत्ती कवि भीमनिधि तिवारी केही अंश यहाँबाट हम्म, म सात वर्षको थिएँ अबोध बालकै थिएँ कुनै कुरा थिएन थाह मस्त निदमा थिएँ मलाई घच घचाउँदै दई लहिण भने मलाई घच घचाउँदै दई लहिण भने अघोर मध्यरातमा धुरु धुरु रुँदै गए यता लगे उता लगे कथा कथा कथा लगे यता लगे उता लगे कथा कथा कथा लगे जता जता छ अन्धकार लगे रुवाउँदै पकाउँदै फुलाउँदै लगे लगे खुरुकार्य घाटको महामसानमा लगे चिता थियो प्रशस्त दाउरा बिछान झैँ थियो उमाथि एकलम्ब लाशलम् पसारमा सफेद वस्त्र ओरनी शिरन थियो तहि पवित्र मूर्तिमा अनन्तकामना जसै पर्यो मसानको हवास होस हवास होस रहेन रहेन अन्त्यमा नसारु लुला समस्त चेतना सुते भय समस्त चेतना सुते पूर्व जन्म का अनेक वेदना उठे पूर्व जन्म का अनेक वेदना उठे मित्रहरू यस कविता पछाडि हामीले एउटा कविता वाचन गर्न लागिरहेछौँ काम्यो लुगलुगत्यो कविताको शीर्षक छ र यहाँ वाचन गर्दै हुनुहुन्छ गुन्जन उपाध्याय मैनामाघ थियो बिहान पखमा हावा चले छानामा पथमा तथा चौरमा चीनी झरे थियो जाडो गरीब त्यस्मादया गर्च्छको टोपी सिर्फ छनाम मात्र शिरमा जम्मै नी निस्कने भोटो जीर्ण धुजा धुजा छउसको छाती पिठ्यू देखिने धोती के वल चार अंगुल धरो नंगा छ सर्वांग धोति केवल चार धरो नंगा छ सर्वाङ्गा काम्यो लुग लुग त्यो त्यस्मा दया गर्छको आखी भो छतुषार को पतनले से तो भय को दुबै गोडा का औला का भै कुल कूचा छछिया छिया हर घडी हारा टटाप काउ दई छछिया छिया हर घडी हारा टटाप काउ लुग लुग त्यो गरीब विचरा त्यसमा दया गर्छको काम्यो लुग लुग त्यो गरीब विचरा त्यसमा दया गर्छको हो मित्रहरू कविता भीमनिधि तिवारीका मेरो जीवनबाट केही अंश बगैँचामा झुल्नुपर्ने यो झुप्पा अङ्गुर बगैँचामा झुल्नुपर्ने यो झुप्पा अङ्गुर भयो दिवाल घडीको लङ्गुर ट्याक ट्याक ट्याक ट्याक घर अड्डा घर अड्डा ट्याक ट्याक ट्याक ट्याक सधैँ यात्रा उस्तै छ मेरो जीवन यस्तै छ सधैँ यात्रा उस्तै छ मेरो जीवन यस्तै छ जलनको वेदना कस्तो हुन्छ गोलसित गएर सोध जलनको वेदना कस्तो हुन्छ गोलसित गएर सोध हतियारको प्रहार कस्तो हुन्छ अचानोसित गएर सोध बन्धनको बाधा कस्तो हुन्छ आएर मसित सोध दिवाल घडीको लङ्गुर ट्याक ट्याक ट्याक ट्याक हप्ताको एकचोटि अझ मुर्रा कस्तै छ मेरो जीवन यस्तै छ उता मिनटको सियोले एउटा घेरो घुम्छ उता मिनटको सियोले एउटा घेरो घुम्छ यता दिलको पिँढीमा दर्द जाँतो घुम्छ गिद्ध बन्न सके हुन्थ्यो बरु सिनो खाई बाँच्थे गिद्ध बन्न सके हुन्थ्यो बरु सिनो खाई बाँच्थे स्वाधीनता त मिल्थ्यो त्यस्तै व्यापक दृष्टि हुन्थ्यो म सदाचारी म सदाचारी श्री पाँचको सरकारको कर्मचारी दिवाल घडीको लङ्गुर ट्याक ट्याक ट्याक ट्याक मध्याहको घाममा पिङ खेले जस्तै छ मेरो जीवन यस्तै छ केही सान्दर्भिक हरफहरू प्रिय मित्रहरू जीर्ण तन्त्र चुण्यो जीर्ण तन्त्र चुण्यो नयाँ तन्त्र आयो जीर्ण तन्त्र चुण्यो गयो नयाँ तन्त्र आयो घाटको निर्जीव सिँढीले पर्यन्त खुसी मनायो सुकुल गुन्द्री चटाईको हातमा शासन सूत्र सुकुल गुन्द्री चटाईको हातमा शासन सूत्र नेपाल आमा मुस्काउँछिन् देखि आफ्ना सुपुत्र दिवाल घडीको लङ्गुर ट्याक ट्याक ट्याक ट्याक दिवाल घडीको लङ्गुर ट्याक ट्याक ट्याक ट्याक खोल बदलियो खोल बदलियो बस मोल बदलियो भित्र सितारको तार जस्ताको तस्तै छ मेरो जीवन यस्तै छ भित्र सितारको तार जस्ताको तस्तै छ मेरो जीवन यस्तै छ कार्यक्रमबाट विदा लिनुभन्दा पहिले आगामी नयाँ वर्ष दुई हजार तेह्रको निम्ति यहाँहरू सबैलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र एउटा सानो कविता पनि वाचन गर्न चाहन्छु नयाँ वर्षको निम्ति शुभकामना भन्दै अनि साथसाथै म छोडेर जान चाहँदैछु एउटा सानो गीत शुभकामनाको अनुरोध पनि छ साथमा आगामी कार्यक्रम सुन्न चाहिँ नभुल्नुहोला है त शुभकामना नयाँ वर्षको पुरानो वर्ष गालेर नयाँ वर्ष मनाउँछौँ पुरानो वर्ष गालेर नयाँ वर्ष मनाउँछौँ नयाँको कल्पना गर्दै पुरानो चाहिँ गुमाउँछौँ नयाँको कल्पना गर्दै पुरानो चाहिँ गुमाउँछौँ भोलि पुग्नु छ पुग्नै छ भोलि पुग्ने छु पुग्छु नै भोलि पुग्नु छ पुग्नै छ भोलि पुग्ने छु पुग्छु नै भोलि देखाइ छाड्ने छु भोलि उठ्ने छु उठ्छु नै मलाई कम्तीको ठान्छ मलाई कम्तीको ठान्छ म सानो पो कहाँ छु र आफू मात्र ठुलो भन्छ कसरी हो नि भन्नु र आओस् न भोलि मात्रै त्यो अनि बल्ल बताउँला आओस् न भोलि मात्रै त्यो अनि बल्ल बताउँला यसले के गर्न सक्नेछ त्यसै बेला देखाउँला नलियौँ भावना यस्तो मित्रहरू नलियौँ भावना यस्तो नबसौँ चुप्प भइकन चिहाई भित्र हेरौँ न आफै सिकर्मी भइकन आफूभित्र प्रतिभा त्यो छता छुल्ल जताततै आफू भित्रै प्रतिभा त्यो छता छुल्ल जताततै गोडमेल गरौँ पोतौँ रङ्गौँ एक शिल्पी भइकन गोडमेल गरौँ पोतौँ रङ्गौँ एक शिल्पी भइकन यही शुभकामना यहाँहरूलाई धन्यवाद शुभकामना शुभकामना